यो मरुभूमिको उदेक लाग्दो गर्मीले अथाह पीडाहरू जन्माउँछ मेरो मुटुको हरेक धड्कनहरूमा जब दिनभरि काममा जोतिएर फर्किन्छु कोठामा तब निन्द्रा लाग्दैन थकानले चुल भएको हुन्छु पसिनाहरूले भिजिएको हुन्छु एक प्रकारले निष्क्रिय हुन्छु भित्रभित्रै मरिसकेको हुन्छु एउटा आभास जन्मन्छ मनमा कि मेरी प्यारे आमा पुछिदिँदैछिन् मेरो निधारका पसिनाहरू बाबा बनिरहनु भएको छ मेरो सहारा मेरी जीवनसाथी मेरो पर्खाइमा कुरिरहेकी छिन् थुपारेर वरिपरि खानाले भरिएका भाँडाका थुप्राहरू छोराछोरी निधाइसकेका छन् थकित भएर बुबा आउने बाटो हेर्दै मनमा आभास जन्मन्छ सायद कुर्दै होलान् सबै यो परदेशीको बाटो यी आभासहरू काँडा बनी बिझाउँछन् मेरो मुटुमा तडपिन्छु भित्रभित्रै अनि खोज्छु एउटा आधार एउटा मुटुलाई अर्को मुटुसम्म जोड्ने तार जसले पुर्याउन सकोस् मेरा पीडाका आभासहरू मेरो मुटुदेखि मेरो मान्छेको मुटुसम्म जसले पुर्याउन सकोस् उनको लागि मेरो मुटुका हरेक धड्कनमा धड्कने मायाका आभासहरू मुटुदेखि मुटुसम्म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 हाम्रो पात्रो मोबाइल एपमा पनि तपाईँ यो कार्यक्रम लाइभ सुन्न सक्नुहुन्छ साथै युट्युब भर्जनमा तपाईँ मेरो व्यक्तिगत युट्युब च्यानल चन्द्र घलानबाट र मेरो ब्लग सबिसोगा डट ब्लग स्पट डट कममा पनि तपाईँले यो कार्यक्रम सुन्न सक्नुहुन्छ कार्यक्रम हरेक मङ्गलबार राति सवा नौ बजेदेखि दस बजेसम्म आउने गर्छ तपाईँ पनि यदि आफ्नो मान्छेलाई माइलो सन्देश दिन चाहनुहुन्छ वा प्रेम र जीवनसँग सम्बन्धित तपाईँका भोगाईहरू भावनाहरू लेख्न चाहनुहुन्छ वा तपाईँ यदि शृङ्गारिक गजल मुक्तक सायरी पठाउन चाहनुहुन्छ भने तपाईँ पनि कार्यक्रमको लागि कमेन्ट गर्न सक्नुहुन्छ तपाईँ हाम्रो अफिसियल फेसबुक पेज सवि सौगातको पोस्टमा कमेन्ट गरेर वा म्यासेज गरेर तपाईँका सन्देशहरू पठाउन सक्नुहुन्छ र तपाईँले रेडियो अनमोलको फेसबुक पोस्टमा पनि कमेन्ट गर्न सक्नुहुन्छ आज पनि मसँग तपाईँका कमेन्टहरू छन् र एउटा कविता पनि छ ती सबै सामग्रीहरूलाई कार्यक्रममा स्थान दिनेछु त्योभन्दा अगाडि सुनौ यो सुमधुर साङ्गीतिक आवाज उतरूं जो सांसों से गुजरूं तो आए दिल को राहत मैं हूँ बेठिकाना पना मुझे को पाना है तुझ में दे इजाजत ना कोई दरमिया हम दोनों है यहाँ फिर क्यों है तू बता फासले मौसम की बारिश ये बारिश का पानी ये पानी की बूंदे तुझे ही तो ढूंढे ये मिलने की ख्वाहिश ये ख्वाहिश पुरानी हो पूरी तुझी से मेरी तो आजा तू कहीं से परिंदों की तरह ये दिल है सफर में तू मिला दे जिंदगी से बस इतनी इल्तजा तू आके एक दफा जो दिल ने ना कहा जान ले ये मौसम की बारिश ये बारिश का पानी ये पानी की बूंदे तुझ यो सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँ हरेक मङ्गलबार राति सवा नौ बजीदेखि दस बजीसम्म रेडियो अनमोल नब्बे मेगा हार्च हेटौँडाबाट तपाईँ हाम्रो पात्रो मोबाइल एपमा पनि यो रेडियोलाई लाइभ सुन्न सक्नुहुन्छ हाम्रो पात्रको रेडियो ट्याबमा गएर रेडियो अनमोल सर्च गर्नुभयो भने हाम्रो रेडियो भेटाउनुहुनेछ र त्यहाँ तपाईँले लाइभ सुन्न सक्नुहुन्छ र कार्यक्रम मुटुदेखि मुटुसम्म मैले अघि नै पनि जानकारी गराएँ विशेष गरी माया गर्नेहरूको लागि तयार पारेको कार्यक्रम हो तपाईँ आफ्नो मान्छेलाई यो सन्देशहरू पुर्याउन चाहनुहुन्छ केही कमेन्टहरू गर्न चाहनुहुन्छ भावना लेख्न चाहनुहुन्छ शृङ्गारिक गजल मुक्तक सायरी लेख्न चाहनुहुन्छ भने पनि सम्झन सक्नुहुन्छ त्यसका लागि भने तपाईँले फेसबुकमा सबै सौगात टाइप गर्नुहोस् हाम्रो फेसबुक पेज देखा पर्छ त्यो पेजको कमेन्ट सेक्सनमा गएर अथवा सिधै म्यासेज पनि गरेर तपाईँका सन्देशहरू पठाउन सक्नुहुन्छ अथवा तपाईँले रेडियो अनमोलको फेसबुक पोस्टमा पनि कमेन्ट गर्न सक्नुहुन्छ र यतिखेर भने म तपाईँका सन्देशहरू राख्दैछु पहिलो कमेन्ट गर्नुभएको छ रामलाल सुमनजीले सवि सौगात फेसबुक पेजमा गर्नुभएको थियो हाम्रो नियमित श्रोता हुनुहुन्छ र लेख्नुहुन्छ गुड नाइट हजुर रात्रिकालीन दर्शन म नेपाल भारत मैत्री रेडियो श्रोता सङ्घको सदस्य हाल मलेसियाको पेनाङबाट प्रोग्राम मार्फत गुड नाइट विशेष राख्नुपर्दा साथीहरू अप्सरा दाहाल भट्टराई कुर्बान हवारी सर जमिनदार बाबुको इमान्दार छोरो पूजा योङहाङ विजय पौडेल सर सफल पौडेल खत्री घायल अविरमान सुनवार लालु आले मगर मिडिया प्रेमी नतासा लिम्बू त्यसै गरी इस्माइल खुसी सुब्बा कुमार पूर्वेली कान्छा रुबिना थामी प्रतीक्षा थापा मगर टिकाराम सुनवार लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ रामलालजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ सिमला सिमुजीले नमस्कार छाडके सलाम के छ हजुरहरूको खबर मिस यु अल भन्नुभएको छ नमस्ते सिमलाजी धेरै धन्यवाद छ हामीलाई पनि सम्झनु भएकोमा हामी एकदमै ठिक छौँ तपाईँलाई पनि त्यहाँ सन्चै होला भनेर हामीले अपेक्षा गरेका छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ प्रेमकला आचार्यजीले हाम्रो नियमित श्रोता हुनुहुन्थ्यो आजभोलि चाहिँ म्यासेज अलिक कम पाएको छु आज छोटो म्यासेज गर्नुभएको छ गुड नाइट भन्नुभएको छ प्रेमकला आचार्यजीलाई पनि यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ लिम्बुनी टिका परघारीजीले मेरो मुटु काली कमला बनेम एन्ड अल भन्नुभएको छ लिम्बुनी टिका परघारीजीलाई यो कमेन्टको लागि धेरै धन्यवाद छ अनि तपाईँको मान्छेले पनि यो सन्देश सुनिसक्नु भएको छ भनेर हामीले अपेक्षा गरेका छौँ करते हो जिंदगी खफा खफा और तुम दिल लगाने की बात करते हो आंख है भरी भरी और तुम मुस्कुराने की बात करते हो Oh. home. मुझे और तुम लो जलाने की बात करते हो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 त्यसैले हामी जे निर्णय गर्छौँ त्यो बेला चाहिँ अलि होसियार हुनुपर्छ उदाहरणका लागि हामी अलि बढी पैसा कमाउन चाहन्छौँ अथवा ऋण गर्छौँ कि यदि त्यसो गर्छौँ भने त्यसको प्रतिफल त हामीले भोग्नु नै पर्छ धेरै ऋण भएपछि हामी विदेशमा जानुपर्ने पनि हुनसक्छ कमाउनको लागि आफ्नो श्रीमान वा श्रीमतीलाई छोडेर परिवारलाई छोडेर गाउँ समाजलाई छोडेर अनि कहिलेकाहीँ धेरै कमाउने इच्छाले गर्दा पनि हामी घरमा नबसी घरबाट टाढा बसिरहेका हुन्छौँ र जे होस् मलाई भन्न त सजिलो छ तपाईँहरू सबैको आआफ्नो बाध्यताहरू होला तर यति कुरा याद गर्नुहोस् तपाईँ जसलाई प्रेम गर्नुहुन्छ उदाहरणको लागि तपाईँ आफ्नो श्रीमतीलाई बिहे गर्नुभन्दा अगाडि के सोच्नुहुन्थ्यो म श्रीमतीलाई एक्लै छोडेर अथवा श्रीमानलाई एक्लै छोडेर विदेश जान्छु भनेर सोच्नुभएको थियो कि मलाई लाग्छ तपाईँहरूमध्ये धेरैले त्यस्तो सोच्नुहुन्न किनभने हामीले त्यसरी सोचेकै हुँदैनौँ हामी श्रीमान श्रीमती वास्तवमा छुट्टिएर बस्नको लागि बनेकै होइन मलाई त्यस्तो लाग्छ वास्तविकता पनि हो जस्तो लाग्छ तर तपाईँलाई कस्तो लाग्छ कृपया तपाईँको भावना पनि कमेन्टमा लेख्न सक्नुहुन्छ त्यसैले हामीले विवाह अगाडि देखेको त्यो सपनालाई पुरा गर्न पनि हामी निर्णयहरू गर्नदेखि होसियार हुनुपर्छ हामी जे छौँ त्यसैमा आनन्दित भएर जिउन सक्यौँ सरल जिन्दगी जिउन सक्यौँ भने हामीले बाध्यतामा परेर अथवा ऋण गरेर विदेश हुनुपर्ने छैन अहिले झन्झन संसारमा गाह्रो अवस्था सिर्जना हुँदैछ महँगी बढेको छ युद्ध बढेको छ अनैतिकता त जालोसरी फैलिएको छ ती कुराहरूले गर्दा हामीलाई पनि साँच्चै जिउन धेरै गाह्रो छ तर ती सबै कुराहरू अहिले जे जस्तो छन् त्यस्तै सधैँ रहिरहने त होइन एउटा दिन पनि आउँछ जुन दिन हामीले यस्ता कुराहरू भोग्नुपर्ने छैन हामी सबै यो विश्वास गर्छौँ राम्रो कुरा राम्रो दिन पनि आउँछ भनेर आशा गर्छौँ राम्रो दिन आउँछ भनेर आशा गर्छौँ भने हामीले निर्णयहरू पनि राम्रो गर्नुपर्छ समस्यामा पऱ्यो भन्दैमा जे पनि निर्णय गर्नु चाहिँ हुँदैन त्यसले हामीलाई थप समस्यामा पार्न सक्छ एनिवे anyway, तपाईँहरू जो जति पनि मेरो कार्यक्रम सुन्दै हुनुहुन्छ तपाईँहरू अवश्य पनि आफ्नो परिवारलाई आफ्नो जीवनसाथीलाई धेरै प्रेम गर्नुहुन्छ आफ्नो गाउँठाउँमा बस्न चाहनुहुन्छ त्यसैले मेरो बिन्ती छ तपाईँहरू निर्णय गर्दा सोच सोचेर बुझेर मात्रै गर्नुहोस् हामीलाई सृष्टिकर्ताले यो दिमाग दिनुभएको छ यदि हामीले दिमाग चलाएनौँ आफूलाई समस्याबाट उम्कने बाटो मात्रै हेर्न थाल्यौँ भने हामी फेरि अर्को खाल्डोमा पर्न सक्छौँ एनवे कार्यक्रम मुटुदेखि मुटुसम्ममा हामी यस्तै कुराहरू गरिरहन्छौँ जीवनको भोगाएका कुरा गर्छौँ र तपाईँका सन्देशहरू पनि राख्छौँ राख्छौँ तपाईँ पनि यस्तै जीवनको भोगाइहरू सुनाउन चाहनुहुन्छ अथवा शृङ्गारिक गजल मुक्तक सायरी लेख्नुहुन्छ वा कुनै साथी जीवनसाथी परिवारलाई सम्झन चाहनुहुन्छ भने तपाईँले सबै सौगात फेसबुक पेजमा गएर हाम्रो पोस्टमा कमेन्ट गर्नुपर्ने हुन्छ अथवा सिधै म्यासेज पनि गर्न सक्नुहुन्छ अथवा तपाईँले रेडियो अनमोलको फेसबुक पोस्टमा पनि कमेन्ट गर्न सक्नुहुन्छ अहिलेलाई भने म फेरि कमेन्ट राख्दैछु धेरै कुराकानी गरेँ माफ गर्नुहोस् र यतिखेर कमेन्ट गर्नुभएको छ सबिरा सिर्जना सुनवारजीको दोहोऱ्याएर कमेन्ट आएको रहेछ गुड नाइट मिस यु मुटु भन्नुभएको रहेछ धन्यवाद छ सबिराजी तपाईँको यो कमेन्टको लागि त्यसै गरी हाम्रो नियमित श्रोता हुनुहुन्छ टाइटल ट्रेक विजय राईजी उहाँले लेख्नुहुन्छ रात्रिकालीन नमस्कार है म चाहिँ टाइटल ट्रेक विजय राई विवश फ्रम भोजपुर हाल चाहिँ साउदी अरेबियाबाट आजको मेरो मुटुदेखि मुटुसम्म माया लिम्बू फुच्ची प्रतीक्षा घिमिरे काली आइकम याखा काली शर्मिला चौलागाई सोनिसा राई नम्रता राई मेरी उनी प्रिया राई सृजना योङहाङ अचल आचल बान्तवा लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ टाइटल ट्रेक विजय राईजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ हाम्रो नियमित श्रोता पूजा योङहाङजीले लेख्नुहुन्छ हेलो इलामेली छड्के सलाम सयपत्री मिडिया ग्रुपको मेम्बर पूजा योङहाङ माङसेबुङ गाउँपालिका दुई इलाम घर भई हाल झापाबाट भन्नुभएको छ रात्रिकालीन सन्देश राख्नुपर्दा साथीहरू अमित इसारन चौधरी साजन योङहाङ लिम्बू वेदराज विष्ट कान्छा रामलाल सुमन सुमन गुरुङ विनोद लजालु त्यसै गरी पूर्वेली आकाश राई कुर्बान हवारी बुद्धवीर तामाङ जगत कोइराई राई विनोद लिम्बू दिपशाली तेजिका राई मिसिङ रेवत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 जितु खाप्तुवा राई त्यसै गरी पुष्पा मगर रामलाल सुमन सुमन गुरुङ हेल हिरो बसन्त फागो वेदराज कान्छा पूर्वेली आकाश राई साजन योङहाङ लिम्बू सुशील खड्का एलबी थापा लगायत नाम छुटेका अल साथीहरूलाई शुभ सपनीको कामना ओके बबाई भन्नुभएको छ मिडिया प्रेमी नता सलिम्बुजीलाई पनि यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ क्या रखा है तेरा ही दर्द छुपा रखा है तेरा ही दर्द छुपा रखा है ही दर्द छुपा रखा है तेरा ही दर्द छुपा रखा है चीर के देखे दिल मेरा तो चीर के देखे दिल मेरा तो तेरा ही नाम लिखा रखा है तेरा ही नाम लिखा रखा है प्यार क्या होता है ये तूने समझाया मिला दिल तुझसे तो आप देखे रखा है और इस दिल में क्या रखा है तेरा ही दर्द छुपा रखा है तेरा ही दर्द छुपा रखा है इस दिल में क्या रखा है तेरा ही दर्द छुपा रखा है है तेरा ही यो सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्ममा हामी तपाईँका कमेन्टहरू राखिरहेका छौँ र अबलाई भने तपाईँका कमेन्टहरू सकिएका छन् आजको लागि र अब म एउटा कविता राख्दैछु यो कविताको शीर्षक हो म पानी बनिरहँ र यो कविता हामीले साहित्य पोस्टबाट साभार गरेका हौँ र यो कविताको कवि हुनुहुन्छ डिएस रत्न साकेजी उहाँ बनेपा साथबाट हुनुहुन्छ र उहाँको कविता यस्तो छ लाग्छ म पानी बनौँ लाग्छ म पानी बनौँ रङ्गहीन स्वादहीन आकारहीन र बनाइराखौँ मेरो परिचय एउटा सुन्ने जस्तो मन लाग्छ मलाई मन लाग्छ मलाई हिउँ बनेर शान्त रमाइरहँ झरना बनेर सेताम्मे बर्सिरहँ वर्षा बनेर जमिन चुमिरहँ छाल बनेर उन्मुक्त नाचिरहँ बाफ बनेर बादलसँग खेलिरहँ सेलाउँदै सबै घमण्ड कलकल नदीसँगै बगौँ तल तल भेट्टाउँ विशाल समुद्र र शान्त विश्राम गरौँ अथवा पर्वत मुनिको कुनै शान्त तलाउमा ध्यानस्थ बसिरहँ जब जागृत उठौँ म आफै पुग्न सकौँ जहाँ तिर्खा छ जहाँ सुक्खा छ आखिर पानी हुनुको अर्थ सङ्लो मन फिजाउनु हो यो भूगोलको कुना कन्दरामा हरियाली रङ्गाउनु हो हिमालदेखि समुद्रसम्म ननस्टप धावुक बन्नु हो र पानी हुनुको अर्थमा म ऊर्जा बन्न सक्छु जतिसुकै अँध्यारोमा मजाले उज्यालो फ्याल्न सक्छु म पानी बनिरहँदा मलाई जिस्काउने कोसिस नगर्नु मेरो बाटो छेक्ने दुस्साहस नगर्नु मलाई मन नहुँदा नहुँदै पनि बाढी बनेर आफ्नो सिमाना कोर्न सक्छु आधी बनेर सबै बाधा हुत्याउन सक्छु टाकुरामा हिउँ बनेर सजिरहँदा मलाई रोकिएको नठान्नु मलाई फरक नठान्नु घामको सानो प्रेमिली स्पर्शमै म पग्लिएर कुद्न सक्छु मैले चाहेँ भने ढुङ्गामा पनि पाल पारेर अगाडि बढ्न सक्छु कसम म पानी बनिरहँ बगिरहँ र बगिरहँ क्या पता कहाँ हम चले चले को बता के चलते चलते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 आ गई उजड़ी हुई है सब राहें सोचा था पाएंगे दोनों एक मंजिल को राहें जो बदली तो तुम ही बता दो चलते चलते